चुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारले राहत पाएनन् तल्लो सोराडवासी त्रासित त्रासदीपूर्ण जीवन बिताउँदै अत्याधिक रक्तस्रावका कारण डोटीमा सुत्केरीको मृत्यु सुरक्षाको माग गर्दै बझाङवासीद्वारा सरकारको ध्यान आकर्षण धनगढीमा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउने अभियान कागजमै सीमित छाडा पशु चौपाएका कारण बाग बजार क्षेत्रमा व्यापारीलाई समस्या सागुरो सड़कमा दुर्घटनाको समेत जोखिम भारतीय टाँगा व्यवसायबाट नेपाली लुट्ने क्रम रोकिएन र डडेलधुरामा पन्ध्र प्रतिशतसम्म मकै उत्पादनमा वृद्धि हुने अनुमान कैलालीको बल्मीका बालबालिका गिटी फोडेर सरकारी विद्यालयको शुल्क तिर्दै प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु बैतडीको तल्लो सोराडमा चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारले एक महिना पुग्न लाग्दा समेत क्षतिप्रति तथा राहत पाउन सकेका छैनन् चितुवाको आक्रमणमा परि ज्यान गुमाएका उदयदेव नौ मकैल बालधमका चञ्चला चन्द र उदयदेव दुईकी कफाडीका अञ्जली चन्दका परिवारले राहत तथा क्षतिपूर्ति नपाएका हुन् उदयदेव नौका हिरा चन्दकी सात वर्षीय छोरी चञ्चलाको भदौ चार गति र उदयदेव दुईका हिरा चन्दकी चार वर्षीय छोरी अञ्जलीको भदौ अठार गते चितुवाको आक्रमणबाट ज्यान गएको थियो दुईटै बालिकाको साँझको समयमा आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले राहतका लागि पहल भइरहेको बताएका छन् जिल्ला वन कार्यालयले भने क्षेत्रीय वन कार्यालय धनगढ़ीले राहत दिने भएकाले केही ढिलाइ भएको जनाएको छ क्षतिपूर्ति पाउनका लागि मृत भएको भनेर अस्पतालले दिएको परीक्षण कागज प्रहरीको मुचुल्का गाविस कार्यालयबाट मृतकका परिवारको नाता प्रमाणित गरेको प्रमाणपत्र र सामुदायिक वनको मुचुल्का पत्र लगायतका कागजपत्र आवश्यक पर्ने सहायक जिल्ला वन अधिकृत रामप्रसाद चौधरीले बताएका छन् यसअघि वन तथा भू संरक्षण मन्त्रालयले लागू गरेको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग सम्बन्धी निर्देशिका दुई अनुसार चौध मृतकका परिवारलाई एक लाख पचास हजार रूपियाँका दरले राहत रकम उपलब्ध गराइएको छ मृतकका परिवारलाई तीन लाख रूपियाँका दरले राहत रकम उपलब्ध गराइएको जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत चौधरीले बताएका छन् चितुवाले मानिसमाथि नै आक्रमण गर्न थालेपछि बैतडीको तल्लो सोराडवासीमा सन्तास फैलिनुका साथै निकै चिन्तित भएका छन् दिउँसो तथा रातिको समयमा हँसिया कुकुरी लगायतका सामग्री बोकेर मात्रै घरबाट निस्कने गरेका छौं उदयदेव चारका शिवराज साउदले भने महिला घाँस दाउरा गर्न तथा खरफागला गर्न जाँदा समेत समूहमा जाने गरेका छन् यस्तै साँझ हुने बित्तिकै घरबाटै निस्कन समेत डर लाग्ने गरेको उनले बताएका छन् डोटीमा अत्याधिक रक्तस्रावका कारण एक सुत्केरीको ज्यान गएको छ जिल्लाको वासुदेवी गाविस पाँच कि उमा देवी बडैलाको सुत्केरी भइसकेपछि सालनाल पुरै नआउँदा अत्याधिक रक्तस्राव भएपछि ज्यान गएको हो उनको सालनाल भाँसिएर आएपछि रक्तस्राव भएको जनाइएको छ बाइस वर्षकी उमाको सोमबार अर्थात हिजो बिहान चार बजे स्थानीय स्वास्थ्य चौकीमा ज्यान गएको उनका पति गोविन्द बडैलाले जानकारी दिएका छन् जन्मिएकी छोरीको अवस्था भनी सामान्य रहेको जनाइएको छ सरकारको बाहुलीगाड बाढी क्षति न्यूनीकरण तथा समुदाय सदरमुकाम बचाउ अभियान बझाङले चार बुधे मागसहित सरकारको ध्यानकर्षण गराएको छ गएको असार एकतीस गते बाहुलीगाडमा आएको भीषण बाढीले झोलङ्गे पुल बगाएपछि सदरमुकामवासीहरू त्रासपूर्ण वातावरणमा बसिरहेको भन्दै सदरमुकाम चैनपुरवासीले आफ्नो सुरक्षाको माग गर्दै सरकारको ध्यानकर्षण गराएका हुन् उनीहरूले बाहुलीगाड क्षेत्रमा तत्काल तटबन्ध गर्नुपर्ने भत्किएको झोलङ्गी पुल निर्माण गर्नुपर्ने भन्दै जिल्ला प्रशासन हुँदै विभिन्न मन्त्रालय र प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेका छन् यस्तै चैनपुर बचाव अभियानमा आएको रकम यसै आर्थिक वर्षबाट काम शुरू गर्नुपर्ने र बाढ़ी पीड़ितलाई क्षतिपूर्ति दिनुपर्ने अभियानका अध्यक्ष धर्मराज रसाइलीले बताउनु भएको छ अभियानले आफ्ना मागहरू पूरा नभई विभिन्न आन्दोलनका कार्यक्रम शुरू गर्ने समेत सरकारलाई चेतावनी दिएका छन् असार एकतीस गतेको बाढ़ीले नजिकै पुलसँगै तीनवटा पसल पनि बगाएको थियो भने पुलको लट्ठाले लछारिएर तीनवटा पसल भत्किएका थिए धनगढ़ी उपमहानगरपालिका क्षेत्रमा भएको अतिक्रमण हटाउन बनाइएको अविलम्ब अतिक्रमण हटाओ अभियान कागजमै सीमित हुन पुगेको छ नौ महिना अघि भएको नगर परिषदको बैठकमा कार्यकारी अधिकृत रामलाल श्रेष्ठले उपमहानगर क्षेत्रका खोला नाला सड़क सार्वजनिक जग्गामा बढ्दै गएको अतिक्रमण हटाउन अविलम्ब अतिक्रमण हटाऊ अभियानको घोषणा गरे पनि अहिलेसम्म यो कार्यान्वयन हुन नसक्दा कागजमै सीमित हुन पुगेको हो परिषदको बैठकमा गरिएको प्रतिबद्धता बमोजिम अतिक्रमित क्षेत्रको पहिचान गरी प्रतिवेदन तयार पार्न गठन गरिएको समितिले अध्ययन प्रतिवेदन दिएको लामो समय भइसक्दा पनि अभियानको कार्यान्वयन गर्नेतर्फ उपमहानगरपालिका कार्यालयले चासो देखाएको छैन खास गरी बजार क्षेत्र हुँदै बग्ने कैलाली नाला भङ्गी नाला र सुकुटी नाला मिचेर संरचना निर्माण गर्ने सड़क दायाँ बायाँ बनेका नालीमा फोहोर जम्मा हुने गरे पनि त्यसको समयमै सरसफाई नगर्ने गरिएको कारण थोरै वर्षा हुँदा पनि पानीको निकास हुन नसकेर उपमहानगरको बजार क्षेत्रका ओडामा डुबानको समस्या ठूलो रहेको छ छाडा पशु चौपायाका कारण डडेलधुराको बजार क्षेत्रका व्यापारीहरूलाई समस्या भएको छ छाडा रूपमा छोडिएका पशु चौपायाले विशेष गरी फलफूल तथा तरकारी व्यापारीहरूलाई समस्यामा परेका हुन् दिनभर सड़कमै देखिने गरेका छाडा पशु चौपायाहरूले बिक्रीको लागि राखेका फलफूल र तरकारी खाइदिने गरेका छन् ग्राहकहरूसँग कुरा गर्दा गर्दै ती चौपायाहरूले तरकारी तथा फलफूल खाइदिने गरेको बजार क्षेत्रका तरकारी तथा फलफूल व्यापारीहरूले गुनासो गरेका छन् साथै सागुरो सड़क रहेका बागबजार क्षेत्रमा आउजावत गर्ने तथा मालसामान किन्ने उनीहरूलाई त अप्ठ्यारो भएको छ नै दुर्घटनाको जोखिम समेत बढ़ेको छ पशुपालकहरूले छाडा रूपमा छाड्ने गरेका कारण समस्या र जोखिम बढ्दै गएको हो यता बागबजार क्षेत्र अमरगढ़ी नगरपालिकाभित्र पर्ने भएकाले नगरपालिकाले समस्या निराकरण गर्नुपर्ने भए पनि यसप्रति चासो नै दिएको छैन नगरपालिकाका कार्यकारी अधिकृत मातृका प्रसाद भट्टराईले छाडा पशु सभाको विषयमा अर्कालाई दोष थोपारेका छन् उनले डडेलधुरा उद्योग वाणिज्य संघसँग छाडा पशु सभा नियन्त्रण गर्ने बारेमा छलफल भएको र संघले त्यसको उपाय खोज्नतर्फ अगाडि नबढ़ बढेको बताएका छन् तर उता उद्योग वाणिज्य संघले भने नगर क्षेत्र व्यवस्थित बनाउने दायित्व नगरपालिकाकै भएको र आफूहरूले छाडा पशु सफा हटाउने भनेर नगरपालिकासँग सम्झौता नगरेको बताएको छ संघका महासचिव द्विजराज भट्टले बजार क्षेत्रमा व्यापारीहरूले फोहोर गर्न सक्ने भएकाले त्यसको व्यवस्थापनमा मात्रै उद्योग वाणिज्य संघले व्यापारीहरूलाई फोहोर व्यवस्थित तरिकाले थुपार्ने आग्रह गर्ने भनेको बताएका छन् हामीले व्यापारीहरूलाई उनीहरूले गर्ने फोहोरको विषयमा भन्दै आइरहेका छौं तर उद्योग वाणिज्य संघले सबै काम गर्ने ठेक्का लिएको छैन उनले भने बरु हामीले त छाडा पशु सफाहरू एक हप्ताभित्र सम्बन्धित पशु सफाया धनीलाई लैजान आग्रह गर्ने र त्यसपछि उनी पनि उनीहरूले नलगेमा आफ्नो तरिकाले छाडा पशु सफाको व्यवस्थापन गरिनेछ भन्दै सूचना प्रकाशित गर्नुहोस् भनेर नगरपालिकालाई पहिले नै भनेका हौ तर उहाँहरूले गर्नु भएन बजार क्षेत्रलाई व्यवस्थित बनाउन उद्योग वाणिज्य संघले मध्यस्थता गरिदिने र दायित्व नगरपालिकाकै भएकाले नगरपालिकाले पहल चाल्नुपर्ने उनको भनाइरहेको छ सर्वसाधारण र व्यापारीहरूले पनि साडा पशु सफाईको व्यवस्थापनमा नगरपालिकाले आलटाल गरेको गुनासो गरेका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ नेपाल भारत सीमावर्ती क्षेत्रमा नेपाली लुटिने क्रम रोक्न दुई देशका उच्च अधिकारी बीच बेला बेलामा छलफल हुने गरे पनि कार्यान्वयन हुन सकेको छैन दुई अघि मात्रै सीमावर्ती क्षेत्रमा नेपाली लुटिने गरेका घटना रोक्न दुई देशका अधिकारी बीच सहमति भएको थियो तर चाडपर्व नजिकैसँगै भारतमा रोजगारी गरी नेपाल फर्किँदै गरेका आठजना नेपालीहरू आइतबार भारतीय टाका व्यवसायबाट लुटिएका छन् भारतीय सीमावर्ती बजार वनवासाबाट महेन्द्रगढ पुर्याइदिने भन्दै भारतीय टाका व्यवसायले महाकाली पुल पारी नै बढ़ी पैसा लिएर उनीहरूलाई लुटेका हुन् लुटिनेहरूमा डडेलधुराको जोगबुडाका जीवन बोहरा वीरबहादुर बोहरा अछाम भैरवस्थानका कमल नेगी अमर बेका र कैलाली लम्कीका जानकी विष्ट रावल रहेको इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रहरी नायब निरीक्षक लालबहादुर बुढाहरूले जानकारी दिनुभएको छ उहाँले बिना नम्बर प्लेट सञ्चालित भारतीय टाँगाले नेपालीलाई महेन्द्रनगर पुर्याइदिने भन्दै टागामा जबरजस्ती बसाउने गरे पनि आधा बाटोमै पैसा माग्ने गरेको र पैसा नदिए कुटपिट गर्ने धम्की दिने गरेको बताउनु भएको छ यो वर्ष डडेलधुरामा मकै उत्पादनमा वृद्धि हुने आकलन गरिएको छ जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष समयमै मकैका लागि अनुकूल वर्षा भएकाले गत वर्षको तुलनामा पनि मकै उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो जिल्लामा यो वर्ष पन्ध्र प्रतिशतसम्म मकै उत्पादनमा वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय डडेलधुराका कृषि प्रसाद अधिकृत शालिकराम पौडेले रेडियो युनिटीलाई जानकारी दिएका छन् उनका अनुसार यस वर्ष मकैका लागि पर्याप्त वर्ष भएकाले मकैको उत्पादनमा वृद्धि हुने देखिएको हो पछिल्लो समय कृषकहरूले आधुनिक पद्धतिबाट खेती गर्ने र उन्नत जातका बिउ लगाउने भएकाले पनि उत्पादनमा वृद्धि हुने भएको हो गत आर्थिक वर्ष डडेलधुरामा मकै एघार हजार सत्तरी मेट्रिक टन उत्पादन भएको थियो कैलालीको उत्तरी नगरपालिका वडा नम्बर आठ स्थित बल्मीमा बसोबास गर्दै आएका केही विद्यार्थीहरू बालबालिका केही बालबालिकाहरू विद्यालयको शुल्क तिर्नको लागि गिट्टी फोड्न बाध्य भइरहेका छन् घरको आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरू विद्यालयले लिँदै आएको विभिन्न शुल्क तिर्नको लागि खुटिया नदीको किनारमा गिट्टी फोड्न बाध्य भइरहेका हुन् बल्मीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले निजी स्रोतका शिक्षकको तलब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 क्षेत्रका धेरै ठाउँमा र उता पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अबको तीन चार घण्टा अझै साधारण र मध्यम खाले वर्षाको सम्भावना रहेको र दिउँसो केही बेर पानी पर्न रोकिए पनि साँझ फेरि वर्षा हुने सम्भावना रहेको मौसमविद शान्ति कणेलले रेडियो युनिटीलाई जानकारी दिनुभएको छ अझै केही दिन यो क्रम दोहोरिने सम्भावना रहेको समेत मौसमविद कणेलले जानकारी दिनुभएको छ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारले राहत पाएनन् तल्लो सुराटवासी त्रास्तीपूर्ण जीवन बिताउँदै अत्याधिक रक्तस्रावका कारण डोटीमा सुत्केरीको मृत्यु सुरक्षाको माग गर्दै बझाङवासीद्वारा सरकारको ध्यान आकर्षण धनगढीमा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउने अभियान कागजमै सीमित छाडा पशु चपाएका कारण बाग बजार क्षेत्रमा व्यापारीलाई समस्या साँगुरो सडकमा दुर्घटनाको समेत जोखिम भारतीय टाका व्यवसायबाट नेपाली लुट्ने क्रम रोकिएन र डडेलधुरामा पन्ध्र प्रतिशतसम्म मकै उत्पादनमा वृद्धि हुने अनुमान कैलालीको बल्मिका बालबालिका गेटी फोडेर सरकारी विद्यालयको शुल्क तिर्दै समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै बिबिसी नेपाली एसियाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार